यति बेला चितवन जिल्लामा एक्कासी डेङ्गु संक्रमणका बिरामीहरूको संख्या बढेको छ डेङ्गुका संक्रमण दर बढेसँगै चितवनका अस्पतालमा उच्च ज्वरोका बिरामीहरू भरिभराउ भएका छन् गएको तीन वर्ष यता चितवनमा डेङ्गु संक्रमण हुने क्रम घटेर गएको भनिए पनि यतिखेर चितवन जिल्लामा डेङ्गु लाग्ने बिरामीको संख्या बढेको छ डेङ्गुका बिरामीहरू मध्ये साउन र भदौ दुई महिनामा जम्मा जना असोज महिनामा त्यो संख्या बढेर थप एकाउन्न कार्तिक महिनाको हिजो बिहानसम्म एक सय उन्नाइस जना परीक्षणमा उन्चालिस जना डेङ्गुका नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसी बताउनुहुन्छ सातवटा केस छ अनि हाम्रो केस छ भने केस छ हाम्रो अर्को चाहिँ त्यो कार्तिकको हिजोसम्म बिहानसम्मको उसमा चाहिँ के अरे अस्ति हिजो बिहानसम्मको उसमा चाहिँ हाम्रो उन्चालिस केस छ टोटल हाम्रो चाहिँ नौ सय त्रिहत्तर जाँच गरेकोमा हाम्रो हरेक वर्ष साउनदेखि कार्तिकसम्म उच्च ज्वरोसँगै डेङ्गु फैलने सम्भावना रहन्छ चितवन जिल्ला डेङ्गु संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो यतिखेर चितवनको मौसम लामखुट्टेको लागि अनुकूल रहने हुनाले डेङ्गु रोगको संक्रमणको सम्भावना उच्च रहेको देखिन्छ एक्कासी दशैको बेलामा पानी पर्नाले र मानिसहरूको बढी आवाज आवाजको कारणले पछिल्लो समयमा डेङ्गु रोगीको संख्या बढेको बताउनु हुनुहुन्छ फेरि पनि जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसी पढ्नु कारण चाहिँ एउटा चाहिँ हाम्रो यो एक्कासी दसैँको विदाको बेलामा चाहिँ पानी परिदियो पानी परेको कारणले चाहिँ हाम्रो एक्कासी बढ्नु गयो अर्को चाहिँ अब यो आवाज चावल मानिसहरूको दसैँमा आवाजको कारणले पनि त्यो हुन सक्छ भन्ने चाहिँ एउटा अनुमान गरिएको छ विशेष खालको लामखुट्टेको टुकाईबाट सर्ने रोगको कुनै त्यस्तो अचुक औषधि छैन रोग लागेका बिरामीको समयमै उपचार हुन नसके मृत्यु पनि हुन सक्छ त्यसैले सरसफाई सावधानी र लामखुट्टेको टुकाईबाट बस्नु पानी जम्ने खाल्टा खुल्टी पनि लामखुट्टेको लार्वा मानेर झुल टाँगेर लामखुट्टेको टुकाइबाट बस्ने उपाय रहेको सुझाव दिनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर महेन्द्र अग्रहरी डेङ्गुको मच्छर टोकाइबाट सर्ने रोग हो मच्छरले टोक्न पाउँदैन त्यसपछि डेङ्गु चाहिँ सर्दैन यसरी उत्पादन गर्ने मस्किटो बन्ने ठाउँ चाहिँ हटाउनु पर्यो पानी जम्न दिनु भएन र मच्छर बनिसकेको छ भने त्यसलाई टोक्नबाट बस्नु पर्यो त्यो दुइटा उपाय बच्यो भने चाहिँ डेङ्गुबाट सबैभन्दा महत्वपूर्ण कुरा रोग नियन्त्रणका लागि गाउँ गाउँमा उपाय सम्बन्धी चेतना विस्तार गर्नु जरुरी छ रोग लागेर उपचार थाल्नुभन्दा रोग आउने नदिनु बेस भन्ने नेपाली उखानलाई चरितार्थ गर्न सबै सरकार उचित ध्यान दिनु आवश्यक छ